नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित लिएर आइपुगेका छौं गएको साता हामीले अलिखितको एघारौं श्रृंखलामा सुन्यौं चुनाव आइपुगेको छ र चुनावमा यो पटक जिमदारलाई कसैले चुनौती दिएको छ जिमदार निकै सचेत भएका छन् चुनाव कसरी नहार्ने उनी योजनाहरू बनाइरहेका छन् के उनको योजना सफल होला त अब सुनौ अलिखितको बाह्रौं श्रृंखला पृष्ठ एक सय त्रिहत्तरबाट एक दिन राति यस्तैमा जिन्दारलाई लाग्यो उनीमाथि कसैले घातक हमला गरेको छ र हमला गर्ने व्यक्ति गाउँको सबभन्दा बदमाश व्यक्ति सुनर आयो भोलिपल्ट गाउँमा जिमदारको आज्ञाले यो हल्ला विनम्रतापूर्वक फैलिन थाल्यो सुनराले जिमदारमाथि लाठी चलायो जसबाट उनी मर्न पनि सक्थे हल्ला स्वयं आफ्नै खुट्टाले हिँडेर पुलिस चौकी पुग्यो र त्यसको विनम्रताबाट तत्काल केही पुलिस प्रभावित भएर वर्दी बेर्न थाले आफ्ना अफिसरलाई सलाम ठोक्न थाले तिनीहरूलाई यो पछि मात्र पत्तो भयो तिनको अफिसर त्यस बखत तिनका अघिल्तिर छैन र जो छ त्यो सलाम ठोक्ने लायक छैन यस घटनामा सुनराको नाउँ सुनेर तिनीहरू जनअतिरिक्त अतिरिक्त जोश पालेर र सकेसम्म होस फालेर आएका थिए गाउँलेहरूको विश्वास थियो पुलिस शान्त रहेर पनि गाउँमा धेरै कर्मठता देखाउन सक्थ्यो झन उत्साहित भएको बखत त गाउँलेहरू झन विश्वस्त हुन्थे न्यायमा कुनै कसर राखिने छैन त्यही भयो सुनेरा उदण्ड थियो भने दण्ड किन नपाउने यद्यपि सुनराले भनेको थियो ऊ राति एकपटक पनि बाहिर निस्केको थिएन तर फेरि सुनरा निस्केको थिएन भने अरू को निस्क्यो त यस प्रश्नको जवाफ दिँदा गाउँलाई प्रशस्त असुविधा र पुलिसको उत्साहको परिणाम भोग्नुपर्ने सम्भावना हुन थाल्थ्यो त्यसकारण मानिसको विचार थियो यदि हमला भएको छ भने गाउँमा जिमदारका लागि राति निस्किने मानिस कि सुनरा हुन सक्छ कि सलिमा दुईजना मध्ये जिमदारले एउटालाई छान्नु थियो तर जिमदार पहिले सुनरालाई नै न्याय दिलाउन चाहन्थे र अर्को उनी वचनका पक्का थिए बिहान सुनरा नै भनेका थिए भने अब बयान बदलेर उनी यस बखत फटा बन्ने कुनै इच्छा राख्दैनथे त्यसकारण न्यानिसाप भन्ने हामी कहाँ परापूर्वकालदेखि खुब चलेको समाज हो त्यो सुनरामाथि नै सबैको हाजिरीमा पुलिसहरूबाट धारा प्रभाव बर्सिन थाल्यो केही बेर जिमदार त्यहाँ आँखा चिम्लेर ध्यान भएर त्यही सबको सामान्य यो चिन्तन गर्न थाले हामी त निमित्त मात्र हौ गर्ने गराउने त सब श्रीकृष्ण नै हुन् भने सुन्द्राले डण्डा खाएको सुन्द्राले खाएको हो कि होइन यो दुविधाले उनलाई निकै कष्ट दिए पनि संयमले गर्दा उनी निकै शान्त र निर्लिप्त देखिरहेका थिए यो उनको आपतकालीन चिन्तन थियो नत्र अरू बखत यस्तो चिन्तन उनी प्राय कानमा जनै गुमाएर नदीमा हात मट्याउँदाखेरि मात्र गर्थे तैपनि जब प्रशस्त चिन्तन गरिसके र निश्चित भयो सुन्द्राले पर्याप्त न्याय प्राप्त गरिसक्यो उनलाई लाग्यो प्रजातन्त्रमा कहिलेकाहीँ केही प्रजातन्त्रको कुरा पनि गर्नुपर्छ त्यसैले उनले पट्टल उघारे निकै स्नेहसिक्त मुद्रामा जस्तो भर्खरै लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको दर्शन गरेर आएका हुन् उनले भने अब छाडिदेऊ प्रजातन्त्रमा यसभन्दा बढ़ी गर्नु हुँदैन तर यसका सपार्नलाई भए पनि चलान चाहिँ गर्नुपर्छ भन्ठान्छु म पुलिसहरू यो नम्र आदेश पाएर पसिना पुस्दै र सुहाँ गर्दै बल्ल वरिपरि उभिएका मान्छेहरू भएको खबर पाए चाहिँ चारैतिर हेर्न थाले नत्र भने अहिलेसम्म अर्जुनको जमानामा अर्जुनले तारोका रूपमा सिङ्गै चराको ठाउँमा चराको टाउको मात्र देखे देखिएछन् हाम्रो जमानामा ती दुई पुलिस जवान सुनराको साटो केवल सुनराको टाउको मात्र देखेर आफ्नो कर्तव्य पथमा जुटेका थिए र वीर अर्जुनको सम्झना ताजा तुलाइरहेका थिए यसकी आमालाई एउटा सिपाहीले रन्थनिएर भन्यो अहिले तुरन्तै मैले जानेछु तर सुन्दाका इन्द्रियहरू केही सुन्न बुझ्न र अनुभव गर्न अस्वीकार गरिरहेका थिए तिनीहरू अस्थायी रूपमा केवल केही छिनका लागि बेहोस भएका थिए परिणामत सुन्दालाई डोरीले बाँधेर गाउँबाट विदा गराएर पठाइयो कलैयातिर जहाँको जेलमा ऊ केही दिन विश्राम गर्ने कार्यक्रम बनाइएको थियो त्यसअघि केही कानूनी बाधाहरू फुकाइए त्यो कसरी भने कागज तयार पार्दा सुन्दा सम्बन्धी केही लुकेका र रहस्यमय थप तथ्यहरू सामान्य आए जस अन्तर्गत जिन्दारमाथि आक्रमण अघि सुन्डाबाट चोरी पनि गराइयो विधिपूर्वक र माल पनि बरामद गराइयो सुन्डा गएको साँझ जिन्दारले अनुभव गरे उनी निकै हलु भएका छन् यो सम्पूर्ण काण्डमा कम्तीमा सुन्डाको प्राण बचाउन त उनी सफल भएका थिए जुन जाने तगडा सम्भावना त्यस वखत थियो उनले प्रजातन्त्र प्रयोग गरेर एउटा गरीबको ज्यान बचाएका थिए यसले उनमा केही धार्मिक भाव पनि आउन थाल्यो उनले भने हाम्रा रोक्ती त ओकर जान आज गैले गैल रहे अर्थात मैले नरोकेको भए त्यसको ज्यान त गएकै थियो त मालिक नथुनीले भन्यो केङ्गई मारत रहनल सिपैया सब हो मालिक कसरी कुटिरहेका थिए सिपाहीहरू एगो बात तोनी के गाँठ बाँधले अब सुनरा गइल त यी सलीमा कुछो न कुछो खचडही गरी ऊ त ओक्रे लेखा जन्मजात जोरल हावडा अर्थात जब सुनरा गएपछि सलिमाले पनि केही न केही बदमाशी गर्छ त्यो पनि सुनरा जस्तै जन्मदेखि के फटाएर चोर हो जिमदारले भनेर यो कुरा साँच्चीकै सबैले गाँठो पारेर राखे र कुर्न थाले अब सलिमाले कहिले जिमदारमाथि आक्रमण गर्छ तर प्रत्येक बिहान कुर्दा पनि केही दिनसम्म जिन्दारले कुनै त्यस्तो बयान नदिँदा गाउँलेहरू खिन्न भए र एक प्रकारले जिन्दारले पारिदिएको गाँठो फुकाएर खेती आदि गर्न थाले जिन्दारमा कहिलेकाहीँ अचानक अचानकसित हास्यबोध जागृत भएर आउँथ्यो जस अन्तर्गत उनी धेरै प्रकारका क्रियाकलाप गर्ने गर्थे जसले उनको र उनको परिवारको मनोरञ्जन त हुन्थ्यो नै केही मनोरञ्जन गाउँलेहरूको पनि हुन्थ्यो एकपटक एउटा केटालाई जिउमा सक्खर दलेर घाममा उभ्याइदिए केही बेरपछि सक्खर पग्लिन थाल्यो र स्पष्ट छ गाउँका दरिद्र कमिलाहरू केटाको जिउ निकै मैलो हुँदा आउँदै पनि आकर्षित भइदिए हातखुट्टा बाँधिएकाले केटो जे गर्न सक्थ्यो त्यही गर्न थाल्यो अर्थात् रुन र पिसाब फेर्न थाल्यो जिमदारले पेटभरि भात खुवाएर केटोलाई चुप लगाएका थिए अर्को पटक एउटी सुत्केरी आइमेको दुधमा चिया बनाएर त्यसको लोग्नेलाई खान लगाएका थिए यी सबमा दुई तीन कुरा ध्यानयोग्य थिए पहिले त के भने जिमदार पहिले नै उनको कौतुकमा पर्ने व्यक्तिलाई नसोधी कुनै कौतुक गर्दैनथे दोस्रो के भने यस्ता तमासापछि तमासा देखाउनेलाई उनी सित्तै र रित्तै कहिले घर फर्काउँदैनथे यही कारण पनि हुन सक्छ उनलाई मूड आएको बखत तमासा बन्ने मानिसको कुनै अभाव हुँदैनथ्यो तर तिनीहरू प्राय निकै जरूरी परिस्थितिको पिस्तोल लागेर जिमदारको कचहरीमा पछाडिमा आइपुगेका मनुष्य हुन्थे जसलाई कुनै पनि अवस्थामा केही अन्नको आशा राखेर जिमदारको दया कुन बेला तुरुक्क चुइन्छ यही कुर्ने काम हुन्थ्यो त्यस्तोमा अलिकति हाँसोको पात्र बनेर भए पनि बिना ऋण नै अर्थात निशुल्क अन्न पाइन्छ भने तेस्रो कुरा यी सारा कौतुकका लागि प्राय उनी बरेवाका मानिस कायदा साथ उपलब्ध हुन् भन्ने इच्छा राख्दथे त्यसकारण यो एउटा दोहोरो समझदारी थियो त धेरै दिनदेखि जिमदार कौतुकदेखि परहेज गरेर बसेका थिए गाउँलेहरू जिमदारको यस्तो कृत्यले दुखी थिए उनी खोज्न थाले त्यस्तो के घटना हुन सक्छ जसले एउटा बेजोड तमासा खड़ा गरोस् चुन्डालाई विदा गरेपछि जिमदारको मन यति हलुका भएको थियो त्यो उड्न थालेको थियो र समय समयमा त्यसलाई समातेर ठिक ठाउँमा थचक्क बसाल्नु पर्यो उता उड्न थाल्ला र यता चल्न छाड्ला भन्ने डरले तैपनि हलुकोपन हलुकोपन नै हो त्यसको जिमदारको मुटु र छातीलाई निकै संगीतमय बनाइदिएको थियो त्यसकारण आफ्नो मुटुको हेरचाह गर्ने सिलसिलामा जिन्दार साहेब केही मनोरञ्जन गर्न चाहन्थे तर उनलाई केही सोचिरहेको थिएन केले थाल्ने जिन्दारको घरमा पित्तलको एउटा भाँडो हुने गर्थ्यो जुन भइपरि आउने काममा चलन गरिन्थ्यो खास गरी त्यो आबाल वृद्ध बनिताका लागि अबर टार्नका निमित्त वस्तु थियो र दुःख बिमारको र मौसमको मागमा जसका लागि पनि सुलभ थियो पित्तलको त्यो भाँडो निकै गहिरो हुने गर्थ्यो र त्यसको बीट निकै चाक्लो र मासतिरको किनारा निकै धारिलो हुने गर्थ्यो भाँडो पुरानो परातका नाउँले प्रसिद्ध थियो र बिहानी पख त्यसलाई माझेर टल्काएर उबिन्दो पारेर घामको न्यानो प्रदान गरिन्थ्यो एक दिन नथुनीले भन्यो यी कैसन छेपा हा मालिक यी त हम्नियो के से बड्का बा एमे त केतना गोडा भात खाई दिनदार हाँस्न थाले नथुनीले सोधेको थियो यो कस्तो थाल हो मालिक यो त हाम्रो थाल भन्दा पनि ठूलो छ यसमा त कैयौं मानिसले भात खान सक्छन् जिमदारलाई नथुनीको कुरो यति मनोरञ्जक लागेछ उनले तुरन्त बुढिया जिमदारनीलाई कचहरीमा बोलाउन पठाएर भने नथुनीले भनेको त्यो कति ठूलो थाल रे जिमदारनी पनि हाँस्न थालिन् भनिन् मोरा यो थाल होइन फोहोर उठाउने र लुगाफाटा सफा गर्ने भाँडो हो जिमदारनी भोजपुरी बुझ्थिन् तर बोल्न जान्दिनथिन् त्यसकारण उनको बोलीचाली एकरो चल्थ्यो जिमदारले स्पष्ट गरे यी छिपा नानु हरे यी रात बिरात के जनी जात खातिर बनावल परातो अर्थात यो रात बिरात आइमाई केटाकेटीहरूका लागि बनाइएको फोहोर फाल्ने भाँडो नथुनीले भन्यो केतना चमकता मतलब छिपोसे बेसी कति टल्किन्छ मलेको थालभन्दा पनि बढी अनि जिमदारले मौका पाएर भने रे नथुनिया एमी भात खैबे अर्थात ए नथुनी यसमा भात खान्छ नथुनी एकैछिन कुरो नबुझे झै मालिकलाई हेरिरह्यो मालिकले अझ बुझाए दुई शेर धान देऊ अर्थात खाइस भने दुई सेर ध्यान दिन्छु अच्छा मालिक चार सेर दिआई त खालेब एक दिन के बनिहारियो त हो खो हुन्छ मालिक चार सेर दिएमा खाइदिन्छु एक दिनको ज्याला त होस् मालिकले मंजूर गरे नथुनीलाई धानको आवश्यकता पूरा भएको थियो त्यो आनन्द थियो भात खानु अघि नथुनीले त्यसलाई लुडो लगाएर बेसरी मल्यो र अझै सफा र टलकदार बनायो त्यसपछि त्यसमा दाल भात तरकारी अचार सब हालियो नथुनी खान थाल्यो हाँसी हाँसी उसको पेट पनि भरिरहेको थियो रे तोरा घिनोन कुछो नै ख लगत जिमदारले बीचमा हाँस्दै सोधे न मालिक मलदेनी त छिपामे आए मे काक फरक ऊ मालिक यसले केनु ह कौन आन जाते कि नहा नथुनीले भन्यो अह मले पछि थालमा रेसमा के फरक त्यसमाथि मालिकहरूकै त हो कुनै अरू जातको होइन त्यस घटनालाई हेर्नेहरू हाँसिरहेका थिए नथुनी पनि हाँस्नमा कोही भन्दा पछि थिएन दिमदार निकै आनन्दित भएका थिए त्यसकारण नथुनीलाई धान दिँदा उनले एक शेर बेसी दिए तानी लेजो एक पसेरी तौलके जिमदारले अझै एक शेर थपिदिएका थिए नथुनीलाई जसले उसको खुशी र उदारता गाउँमा प्रकट हुन थाल्यो नथुनीका निम्ति त्यो यति मामुली घटना थियो उसले घर घर यति पनि भन्न खोजेन त्यो धान कसरी आएको थियो यसमा उसलाई केही संकोच थियो कि थिएन त्यो पनि देखिएन बरु नथुनीका घरवालाहरूले देखे ऊ ज्यादै प्रसन्न र उत्साही अनुहार कायम राख्दै फर्केको छ जो नस्कर गरेर मालिक कहाँबाट धान लिएर आउँदा हुँदैन थियो किनभने त्यो धान सधैँ कर्जाको हुने गर्थ्यो धान भुइँमा खनाएर नथुनीले स्वास्नीलाई धान कुट्न हरायो जो हालिसे कुटकेले आयो अनि डोल लिएर पिँढीमा हातमुख धुन बस्यो किनभने अब उसलाई पक्का भएको थियो घरमा भात पाक्छ उसको पेट भरेको थियो र अब ऊ आफ्ना केटाकेटीहरूलाई एउटा बाबु भनेर सोचिरहेको थियो कार्तिक यी प्रसंगहरूको लेखक अर्थात म यहाँ आउनु मेरो लागि बाल्यकालमा बाँच्नु भइरहेको थियो गाउँको प्रत्येक कुना काप्चाबाट एउटा बालक चियाइरहेको देखा पर्थ्यो म कतिपटक झस्के होला त्यसको बयान छैन लाग्थ्यो केटाकेटी म एउटा वयस्क मलाई बारम्बार बोलाइरहेको छ चौती गरिरहेको छ र अचम्म कतै कतै त लाग्ने मेरो औलो समातेर डुलाइरहेको छ एउटा परिचित म एउटा अपरिचित मलाई आत्मीयताले यात्रा गराउँदैछ म जो अब गाउँदेखि टाढा र अपरिचित थिएँ म जसले गाउँमा एक टुक्रा आफू छाडेको थियो बिताएको थियो अब जोडिन आयो त धेरै कुरा हुँदैछन् यहाँको खेतको कुनै पनि चप्परी पल्टाउँ एउटा घटना लुकेर बसेको फेला परिहाल्थ्यो नदीमा हावा बग्थ्यो त्यो त कति वर्षपछि बगेको बगै हावा होला होइन तर मलाई लाग्थ्यो त्यही मलाई केटाकेटीमा छुने हावा मेरो लागि फेरि दोहोरिएर बगिदियो कहाँसम्म भने मान्छेको चौरीका रेखाहरूमा समेत मलाई आफ्नै कुनै अतीत देखा पर्थ्यो जुन प्राविधिक रूपमा गलत थियो भन्नुपर्ने मलाई आफ्नो भविष्य देखा पर्थ्यो यसपटक गाउँमा सबथोक ढिलो आयो बाढी चाडबाड र खेतमा धान पनि धान ढिलो पाकेकाले चाडबाड चाहिँ सजिलो भएको थियो धानका बाला झुलिरहेका खेत अब दमादम काटिँदै बुच्चो हुने तर्खरमा थिए हामी केटाकेटीमा एक दिन कसैको घरबोज खाएर फर्काउँदै थियौँ त्यही दरिछन सँगसँगै थियो मैले धानको झुलिरहेको एउटा बाला सुर्केर हातमा लिएको थिएँ दरिछिनले एउटा कथा सुनायो पहिले खेतहरूमा धानको साटो चामल फल्ने गर्थ्यो यी धानका बालाहरू चामलका बाला हुने गर्थे एक दिन एउटा मानिस पेट चर्किने गरी कतैबाट भोज खाएर आउँदै थियो खेतमा झुलिरहेका चामलका पुष्ट बाला देखेर त्यो लोभिएछ र त्यसले बाला सुर्खेर हातमा लिई फाँकको आएछ त्यो देखेर मान्छे लोभी भएकोमा देउता रिसाएर शराब दिएछन् अबदेखि चामल होइन खेतभरिमा धान फल्नेछ त्यस दिनदेखि धरतीमा धान फल्न थाल्यो कथा सुनाएर धरिछनले भन्यो अपनाहु भोज खाके धान फाँकु जे धान के सतिरा औरो कुछ फरे लागो अर्थात तपाईँ पनि भोज खाएर धानको फाँकु हाल्नुहोस् अनि धानको सट्टा केही अरू नै थोक फल्न थालोस् सुन्ना साथ मैले सुर्केर लिएको धानको बाला आफ्नो हातबाट आलीमा छरिदिएको थिएँ धरमपुर कुनै राणाजीको वीरता थियो र मेरा मामा त्यहाँका जिमदार हुनुहुन्थ्यो म एउटा अनाथ केटो थिएँ र मामा घरमै पालिएको थिएँ त्यसकारण गाउँका झुप्राहरूको भित्तामा गोबरका चपराहरू टाँसे झैँ यहाँको हावापानीको पेठ्यौमा मेरो केटाकेटीको उमेरको कुनै न कुनै हिस्सा चपक्क टाँसिएको भेटिन्थ्यो कम्तीमा मलाई त पक्कै उत्खननमा त बिस्तारै वस्तुहरू भेटिने गर्थे तर सम्झनालाई खन्दा त एक्कासी एउटा संसारै फेला परेको थियो अतीतको जब म विपनालाई पनि सपना जस्तै हलुका वा पखेटा जस्तै बाँच्ने गर्थे उड्ने गर्थे तब कुनै दुःख दुर्घटना वा दयनीयता होला भने पनि अब सोच्दा त्यो पनि स्वप्न जस्तै एउटा दृश्य मात्र लाग्दछ जस्तो इतिहासको पुस्तक पढिरहेको हौ इतिहासकै आतंक जस्तो त्यस्तोमा एकैपटक ओहिरिएको सम्झनाको बर्खामा के के सम्झौ र के के देखि रोज्नबाट छेकौं आफूलाई गाउँमा एकपटक अनिकाल परेको थियो र मान्छे धमाधम बसाइ सर्न थालेका थिए काम खोज्दै र एकै छाक भए पनि खान पाइने नातेदार खोज्दै गाउँलेका अनुहारहरू मक्कल जस्तै खाल्डो र कालो देखिने गर्थे म यो गाउँमा परालको सिमका बिडी जस्तै सल्काएर खाने गर्थे मेरा खेल्ने साथीहरू थिए हिमला जनकुवा रूपना खेलौना बुझौना ब्रह्मदेउबा जगदेउबा तिनीहरूसित म लाहाको चुरा गालेर बनाएको गुच्चा खेल्थे गिदुवा गुडकावन बासा टिका र तासा खेल्थे तर म जिमदारको भानिज थिएँ तिनीहरू र ममा त्यो अन्तर जे गर्दा पनि कतै बाँकी रहेकै हुन्थ्यो जस्तो खेल्दाखेरि मसँग को को हुन्छन् र विपरीत को को यसको निर्णय मै गर्थे नदीमा हाम फाल्नु छ भने मेरो प्राथमिकता तिनीहरूको शरीर धेरैजसो नाङ्गो र घामले निकै असर पारेको हुन्थ्यो र मेरो पर्याप्त ढाकिएको एक दिन कुनै कुरामा मैले एउटा गाउँलेलाई ठ्याम्मै गालामा हिर्काइदिएँ त्यो मभन्दा उमेरमा ठूलो र अनि मोटो घाटो पनि थियो थप्पड खाएर त्यो एकछिन रन्थनी जस्तो भयो त्यसपछि भन्यो हम त गम खा जातानी आ काहीँ हमहु चला देखि तब उसले भनेको थियो म सही दिन्छु अनि कति मैले पनि हात छाडिदिएको भए नि वास्तवमा त्यसले हात छोडेको भए त चाक्री नै हुन्थ्यो त्यस वखत पनि मैले सोचेको थिएँ अपमानले गर्दा मैले मुख लुकाउँदै हिँड्नु पर्थ्यो मेरो मामाले पछि त्यसलाई दण्ड दिनुहुन्थ्यो त्यो बेग्लै कुरा हो त्यस दिनदेखि हात उठाउनु अघि म राम्रोसँग विचार गर्थेँ यो कतै जवाफ दिने खालको मान्छे त होइन अझ स्पष्ट भन्नु भने मैले हातको प्रयोग गर्ने र नगर्ने दुई थरीका मानिस बनाएको थिएँ र हातको प्रयोग नगर्ने भनेर सोचेकाहरूमाथि त्यस्तो प्रयोग कहिले गरिन त्यस दिनपछि म केवल त्यस्तालाई मात्र आफ्नो हत्केलाको शिकार बनाउँथे जो लगातार थोरै खानाले अथवा बासी खानाले त्यसै पनि दुर्भाग्यको लबटाको दाम जिउभरि लिएर बसेका थिए निर्दा दुब्ला र गुरूप्रसाद मैनालीको शब्दमा निमुखा भएर तिनीहरू त्यस्ता छिटाहरू हुन्थे जसले हमले गरे पनि म एक्लै तिनीहरूलाई भक्कुमार गोदेर हिँडिदिन सक्थे यस्ता घटनाहरू बाहेक अरू बेला म तिनीहरूसित निकै रमाइला खेलहरू खेल्थे अनि निकै खेलेर र थोरै पढेर म निकै स्वस्थ र प्रकृतिले खास ध्यान दिएर हुर्काएको एकदमसित जंगलकै त होइन तर अनपढ भन्ने शब्द प्रयोग गर्न अलिक घटिया हुन्छ त्यसकारण त्यस्तोलाई निर्दोष भन्ने जुन चलन छ त्यसअनुसार म एउटा निर्दोष ग्रामीण आभाले मण्डित थिएँ पढ्नलाई नजिकको कुनै एउटा स्कूल थियो जुन दुई कोष हिँडेपछि पुगिन्थ्यो त्यहाँका दुई दुई तीन तीन महिनामा फेरिने देशी र स्वदेशी शिक्षकहरू स्वयं तीन तीन कोष हिँडेर आउँथे यसरी पूरा स्कूल पहिले थाक्थ्यो अनि पढाइ थाल्थ्यो त्यसको परिणाम हुन्थ्यो विद्यार्थीलाई अधिकार थियो यदि स्कूलको समयमा कुखुरा जुदुन वा दुईटा गाउँले दुवै अवस्थामा स्कूल नगरेर त्यो लड़ाईहरू हेर्न थालोस् तर उसको कर्तव्य हुन्थ्यो त्यसको वर्णन भोलिपल्ट शिक्षकहरूलाई रोचक र रोमाञ्चक ढंगबाट सुनाओस् शिक्षकहरू यदि तिनीहरूलाई शंका मात्र पनि होस् कुनै विद्यार्थी अनुपस्थित छ अथवा तिनीहरूको आफ्नो नारी दुई चार पटक छिटो चलेको छ तिनीहरू छुट्टी दिन स्वतन्त्र थिए स्कूलमा हप्तामा केवल एक दिन चाहिँ विद्यार्थीले आउनु अनिवार्य हुन्थ्यो बिहिबार त्यस दिन बिफैया भनेर पूजाका लागि चामल र गुरूदक्षिणा लिएर जानुपर्थ्यो तर गाउँका विद्यार्थीहरू र तिनका बाबुआमाले अब विद्यार्थीको साटो बिस्तारो विद्यार्थीको बाबु आउने चलनले जोड गर्दै थियो बाबुहरू किनभने विद्यार्थी हुँदैनथे त्यसकारण तिनीहरूले पूजा गर्ने वा विपैया लग्ने बाध्यता थिएन तिनीहरू विद्यार्थीका तर्फबाट शिक्षकप्रति प्रशस्त श्रद्धा र क्षमा भावना चामल ल्याउन नसकेकोमा क्षमा लिएर आएका हुन्थे जसलाई शिक्षकहरू पर्याप्त वकालत यसरी विद्यार्थीको भविष्य अन्धकारमय हुने चेतावनी अनि गाउँलेहरूलाई धिक्कारपछि मात्र स्वीकार गर्थे शिक्षकले धेरै छडी छडीको प्रयोग गरे विद्यार्थीमाथि भने स्कूल आउनै छाडिदिन्थे त्यस्ता विद्रोही केटाहरूलाई बाबुआमा होनहार पुत्रका रूपमा हेर्ने गर्थे किनभने यसरी तिनीहरू बाबुहरूको बनिहारी कमाउने काममा तत्काल सहायक हुन थाल्थे प्रायः स्कूल छाड्ने बौद्धिक कार्य महिनाभरि पढेपछि स्कूलको फिस तिर्ने बखततिर गरिन्थ्यो त्यसपछि शिक्षकहरूको काम हुन्थ्यो छडिलिँदै विद्यार्थीहरूको घर घर पुग्नु र तिनीहरूलाई बाबुआमा सहित शिक्षाको महत्व सम्झाउनु सम्झाएर स्कूल पढ्न प्रेरित गर्नु यसले शिक्षाको चेतना जति विकसित हुनुपर्थ्यो भइहाल्थ्यो तर शिक्षकको उद्देश्य त्यसभन्दा पनि स्तरीय हुन्थ्यो शिक्षकको हिंसाक हुनुदेखि जिनतिन जोगिएको हर्ष र विस्मातको पक्का सम्मिश्रण देखिने त्यो उच्च स्वरको धारा प्रवाह भाषण र दयनीय अनुहारबाट प्रभावित भएर कि त बाबुहरू छोराछोरीलाई एकपटक फेरि उधारै भए पनि स्कूल पठाउन राजी हुन्थे कि बाँकी महिनाको फिस साँच्चैकै बाँकी भएको स्वीकार गर्थे र बाली काट्दा तिर्ने वचन दिन्थे धेरैजसो अभिभावक चाहिँ मास्टरहरूको एक्लो र कहिलेकाहीँ संयुक्त चितकारका बीच बैललाई खान लेदिहाल्न वा नाथको पानी फेर्ने काम गरिरहन्थे अन्त्यमा भन्थे न मास्टरजी हमने के छाड दिए का होइ हामी गरीब गुरुवा कि लैका के पड्के गरे रही त बैल के सानी पानी करी घाँसे गढी जसको अर्थ हुन्थ्यो हामीलाई छोडिदिनुहोस् के हुन्छ हामी गरिब गुरुवाका छोराछोरीले पढेर घर बस्यो भने गुरुको चारा हेर्छ अथवा घाँस त काट्ला यही कारण हुन्थ्यो कहिलेकाहीँ स्कुलमा ठ्याम्मै विद्यार्थी हुँदैनथे र शिक्षकहरू सम्झाउँदा थाकेर स्कुल बन्द गरेर आफ्नो घर फर्कन्थे गाउँको त्यो उज्जवल शैक्षिक परम्परामा अहिले पनि कुनै कमी आएको थिएन र केटाकेटीहरू पुर्खेली धर्म पालन गर्दै लगभग त्यत्तिकै अशिक्षित थिए जति तिनका पूज्य मातापिता हुने गर्थे यस्तोमा वैजनाथले एसएलसी पास गरेर एउटा अनौठो अपवाद कायम गरेको र गाउँको सबभन्दा शिक्षित मानिसका नाताले प्रधान पञ्च पद लडेर लिन जागरूक देखिन्थ्यो नौरथा लागिसकेको थियो रामफल माझी प्रत्येक वर्ष राति भगता खेल्ने गर्छ दशैंभरि उसको शरीरमा एउटै देवी आज कैयौं वर्षदेखि लगातार चढ़ने गर्थेन् र गाउँका मानिसहरूको रोग व्याधि भूतप्रेत बोक्सीको विशेष अनुराग कसैमाथि भएको छ भने त्यो छुटाइदिने गर्थेन् ओहोइ ओहोइ ओहोइ गरिरहेको रामफल आफ्नो कालो शरीरसहित घुडा धसेर बस्थ्यो र दुवै हातका हत्केलाएर औलाहरू एकअर्कामा टम्म पारेर बाँध्दै काम्दै चारैतिर सर्ने गर्थ्यो आवश्यकता अनुसार कहिलेकाहीँ लडीबुडी पनि खेल्ने गर्थ्यो यस्तो तब हुन्थ्यो जब कसैको जिउमा चढेको भूत अलि ढिपीवाल हुने गर्थ्यो र साधारण हप्काईबाट ओर्लन मान्दैनथ्यो त्यसका लागि रामफल सधैँ आतंकप्रद मुद्रा धारण गर्ने गर्थ्यो जसले भूत त भूत त्यहाँ बसेका दर्शकहरू समेत चित्कार गर्न थाल्थे अनि त्यस्तै बखत केही आइमाईहरू त्यहाँबाट भाग्थे नरुथाको अन्त्यतिर मुस्तहर टोलमा नाचगान हुने गर्थ्यो जसमा केही हाँस्य पनि मिसिएको हुन्थ्यो भूमादेवको पूजा गर्थे र सुँगुरको बलि चढाइन्थ्यो यो बलि प्राय आधा रातमा चढाइन्थ्यो र बलि दिँदा सुँगुरलाई सुइराले घोप्ने चलन थियो सुँगुर जुन कि उन्नत जातका प्राणीहरूबाट निशुल्क मलखात प्राप्त गरेर प्रशस्त मोटो र बलियो भएको हुन्थ्यो त्यस बखत आफ्नो बल प्रदर्शन गर्ने अन्तिम मौका गुमाउँदैनथ्यो र बिगुल भन्दा पनि तगडा किसिमको चितकार गर्ने गर्थ्यो जसले केही प्रशस्त बहिराहरू बाहेक सम्पूर्ण गाउँ बिउजेर तत्काल नित्यक्रियामा संलग्न हुन थाल्थ्यो मुसहर र तिनले पालेको सुँगुरमा एउटा खास फरक के हुन्थ्यो भने मुसाहरू हिँड्नलाई केवल दुई खुट्टाको प्रयोग गर्थे र हातको गर्दैनथे जसले गर्दा तिनीहरू दोपाया प्राणी कर्काउँथे जबकि सुँगुरहरू चौपाया हुने गर्थे तर एकपटक यस्तै दशैंमा नाचगान चलिरहेको बखत गाउँलेहरूले के देखे भने एक्कासी कराउँदै गोकुल मुसाहरूको सुँगुरको खोरबाट दुईटा सुँगुर निस्केर दर्शकहरूतिर लम्किए तीमध्ये एउटा सुँगुर त सोझो थियो अर्को जन दुब्लो चाहिँ सुँगुर दर्शकहरूको बीचमा सोझै पसेर टोक्ने चितोर्ने गर्न थाल्यो दर्शकहरूमा भागाभाग मचियो र केहीजना भाग्ने क्रममा सुँगुरमाथि नै लडे पनि एकैछिनपछि थाहा भयो त्यो सुँगुर होइन स्वयं गोकुल मुसहर नै रहेछ जसले प्रहसनका लागि आफू सुँगुर बन्दै वास्तविक सुँगुरलाई आफ्नो विश्वासमा लिएको रहेछ वास्तवमा खोर र तिनीहरूको घरमा अलिकतिको फरक मात्र हुन्थ्यो खोरको आकार बाटुलो खालको हुन्थ्यो तिनीहरूको घर छुप्रो झुप्रो खालको घर खोरभन्दा केवल यसकारण ठूलो थियो त्यसभन्दा सानो घर बन्न सक्दैन थियो त्यसकारण बडो जुक्ति साथ घरलाई खोर हुनुदेखि जोगाइएको थियो गरिबीको चर्चा नगरे पनि हुन्छ किनभने जुन दिन पेट भरिएर राम्रो खाना तिनीहरूले खाए तिनीहरू सोच्थे यो विलासिताले त म बिग्रने त होइन बाँकी सारा समय तिनीहरूलाई अर्काको खेतमा साथ कोदालो बजारिरहेका अथवा माछा मुसा र एक प्रकारको गोई मारिरहेका देख्न सकिन्थ्यो जहाँ खानु भोगविलास र लाउनु मोज मजा हुन्थ्यो त्यहाँ तिनीहरू बडो धार्मिकतापूर्वक आफूलाई नढाकिएको र नभरिएको बनाएर दुनियाँको कायदा बनाउनमा मदत गरिरहेका थिए के भनेको यो कहिलेको कुरा सायद लागेको होस् केवल मेरो बाल्यकालको कुरा हो होइन यदि मेरो पिताको पिताको पिताको बाल्यकाल पनि यहाँ बितेको भए उनी यही कथा बयान गर्थे त मेरो छोराको छोराको छोरो पनि यहाँ हुर्कोस् यस्तै दृश्य देख्ला तर त्यति टाढासम्म चाहिँ म अलि जान्न के होला कुन्नी हाललाई यही छ यही हुन्छ भने म अर्को किन र कसरी बोलौँ एउटा यस्तो गाउँ जसको अतीत वर्तमान र भविष्य सब जमेर एक ढिपको भएको छ र एउटी अनुहार भएको छ अझ भनौँ धेरै अनुहार एउटैमा र कुनै अनुहार नभए जस्तो त्यस्तो गाउँलाई के भन्ने के भन्ने भने म यो गाउँलाई चिन्छु चिन्दिनँ मैले सम्झेँ एकपटक एउटा नवयुवकले आफूमा निकै जोस जम्मा भएपछि जब कति देखाउन पाएन आफ्नो बाबुलाई कुटिदियो बाबुको जात त्यहाँ अलिक कमजोर जात मानिन्थ्यो तर वचनको प्रयोगमा उमेर र स्वास्थ्यले कुनै असर गर्दैनथ्यो एउटा मानिस महिनौ खाटमा थला परे पनि मौका परेमा वाकशास्त्रको उदार प्रयोगले कुनै पहल मान्न समेत पराजित पारेर पठाइदिन सक्थ्यो हुन्थ्यो त्यही नि त्यही बाबु छोरा हुन् वा अरू कोही गाउँमा प्राय फैसला चाहिँ वचनामृतद्वारा नै हुने गर्थ्यो यसपटक एउटा उत्साही र केही क्रान्तिकारी खालको युवक अलि अगाडि बढेको थियो त्यसो त बाबु पनि आफ्नो जमानामा प्रशस्त क्रान्तिकारी रहिआएको थियो र आफ्नो बाबु नभएकाले अरूका बाबुहरूलाई आफ्नो हातको चमत्कार देखाउने गर्थ्यो छोरालाई हातले सक्यो त्यसकारण ऊ आफ्नै खुट्टाको शरण पर्यो र त्यसको बमवर्षक प्रयोगले जवान छोरालाई समेत आश्चर्यचकित तुलाइदिएको थियो त्यसपछि पञ्चायती भयो छोरालाई बाबुमाथि हात उठाएकोमा धिक्कारियो र बाबुलाई त्यस्ता छोरादेखि अलग बस्ने सल्लाह दिइयो भनियो आमालाई कुट्न त गाउँको आम घटना मानिन्थ्यो तर बाबु यदा कदा मात्र कुटिन्थे त्यसकारण यसलाई खास घटना मान्नुपर्छ र कुटिनेलाई बाबु हुनुको सहानुभूति दिनुपर्छ वास्तवमा बाबु चाहन्थ्यो नै त्यही किनभने उसित छोराहरूको भण्डार निकै बलियो थियो र छोरो शुरूदेखि नै आफूलाई चाहिने भन्दा बढी योग्य ठान्न थालेको थियो भने आफै बढारिएर गयो दिन एउटा सिपाही किसिमको मान्छे आयो उनले बखत सिपाही बनेर काम पनि गरेको रहेछ सात सालमा के भएर उसलाई भाग्नु पर्यो अनि भाग्दै लुक्दै ऊ त्यसै गाउँमा आइपुग्यो मामाले त्यसलाई आफ्ना सिपाहीमा नियुक्त गर्नुभएको थियो त्यसको नाउँ त मलाई अहिले वा कहिले पनि सम्झना भएन तर त्यसलाई हामी सबै बाजे भनेर भन्थ्यौं त्यो जातको जैसी हुँदो मामा एकजना चाहिँ त्यसलाई ए जैसी भनेर सम्बोधन गर्नुहुन्थ्यो बाजे गाउँमा पस्दा निकै रुवाफिलो भएर पसेको थियो एउटा खुङखार सिपाही जस्तो देखिन्थ्यो अनि उसको खुकुरी त बेजोड थियो विश्वयुद्ध लड्न लायक आतंकले प्रचुर खुकुरीको दापमा एउटा सानो ठाउँ थियो त्यहाँ कर्द राखिन्थ्यो शुरूमा हामी देहातका केटाकेटी कर्द भन्न नजानेर त्यसलाई खुकुरीको बच्चा भन्ने गर्थ्यौं बाजे गाउँमा आउन साथ चर्चा र भएको विषय बनेको थियो लाग्थ्यो कुनै युद्धमा लड्दा लड्दै आएकाले उसलाई अझै त्यसको मातले छोडेको छैन निकै क्रोधी स्वभावको रहेछ कुनै पनि मधिष्य उसको अघिल्तिर हाँस्न समेत हुँदैन थियो बोल्ने कुरा छाडिदियो ऊ आफ्नो सेतो पटुका वा सिपाली लाउने जस्तै पेटीभित्र घुसारेको दाँतबाट खुकुरी झिक्किहाल्थ्यो उज्जाइहाल्थ्यो र जो हाँसेको हो त्यसमाथि जाइ लागिहाल्थ्यो हाँस्नासाथ ऊ त्यो हाँस्नेलाई दौडाउने गर्थ्यो र श्वास आफू पनि गर्थ्यो त्यसबाट पनि गर्न लगाउँथ्यो घटना कुनै घटेको मैले देखिनँ तर बाजेको दारा किटाई र च र ल ध्वनि भएका शब्दहरूको विधिवत उच्चारणले लाग्थ्यो बाजेले फेला नपारेर मात्र नछपकाएको नत्र दुई वा मौका परे तीन टोक्रामा मान्छेलाई विभक्त गर्नु उसका लागि देब्रे हातको काम हो केवल देब्रे हात र एउटा निर्दो मानिस समाजी मधिष्य कुरा बुझ्दैन थियो जसले गर्दा नजिकबाट हिँडिरहेको कुनै मान्छेले बालीनालीकै कुरा गरे पनि ऊ सन्दिग्ध भएर उभिन्थ्यो कतै उसकै कुनै कार्यकलाप वा शारीरिक सौन्दर्यमाथि त आँसो गरिएको होइन यो आशंका बाजेलाई चौबिसै घण्टा भइरहन्थ्यो यहाँसम्म कि निद्रामा पनि त्यसले गर्दा उसलाई निद्रामा बरबराउने विशेष बानी परेको थियो र चार पाँच पटक निद्रैमा दाबबाट खुकुरी झिकेर दारा खिटिरहेको देखिन्थ्यो सारा गाउँमा बाजे सबभन्दा अनौठो मात्र होइन अलिकति हास्यास्पद पनि देखिन्थ्यो जसरी हाम्रो देशमा अहिले पनि केही प्राचीन र मध्ययुगीन चलनलाई गौरवसाथ जोगाइएको छ अथवा कि त पश्चिमलाई किस्ताबन्दीमा जसरी आयात गरिँदैछ एक प्रकारले त्यस्तै जस्तो केहीजना मान्दछन् यसरी देश एउटा यस्तो सांस्कृतिक चिडियाखाना भएको छ जो नाङ्गो जिउमा जनै र बेल्ट ह्याट दुवै विधिपूर्वक धारणा गरेर हिँडिरहेको छ अथवा युवा युवती भए पेटको भए भर्ने र बोक्ने दुवै र फिल्मको टिकट खल्तीमा हालेर प्रेम गरिरहेका छन् सौन्दर्य र योग्यता हेरेर केटो फसाएर भाग्न शत प्रतिशत तयार छ केटी फसाएर अझ कलर समाएर एउटा फिल्मको घर गृहस्थी र अनि आरामले पेट बोक्ने तर्खर गर्न थाल्छन् कैयौं कारणले एउटा अर्धनारी छवि जुन दर्शनमा निकै शक्तिशाली माथि छ यहाँ सारा देशको हुन थालेको देख्छन् कोही कोही मान्छे मर्दाना जनाना दुई थान एउटैमा जम्लिएर पट्टाएको छ भने कस्तो देखिएला देश निकै उन्नति गर्नाले त्यस्तै देखिन्छ जस्तो कुनै बखत बिहन्नलाको सौन्दर्य हुँदो आफै स्त्री आफै पुरूष अर्थात स्त्री पुरूषको केमिकल बाजे त्यस गाउँमा त्यत्तिकै हाँसो उठ्दो भएको थियो जति केहीजनाको दृष्टिमा स्वयं सिंगो देश छ र यसै हास्यास्पत्ताले गर्दा देशवासीको स्वास्थ्य र जीवन दिनदिनै रहर लाग्दो हुँदै थियो बाजेले गर्दा पनि गाउँका केही दुब्ला पातला मानिस मोटाउने तर्खर गरिरहेका देखिन्थे बाहिर पनि होइन तर पिठ्यौं पछिल्तिर बाजे गाउँलेहरूलाई निकै हँसाउन सफल भएको थियो एउटा सांस्कृतिक प्रहसन जस्तै बाजेलाई सायद आफ्नो खुकुरी र जातप्रति प्रशस्त भरोसा थियो जसले गर्दा ऊ मधेसीहरूलाई पर्याप्त किसिमले खुकुरी देखाएर प्रभावित गर्ने गर्थ्यो अनि गाउँले प्रभावित पनि हुने गर्थे बाजेको सबभन्दा ठूलो उपयोग मामाले के भएको थियो भने मालपोत अथवा अन्य किसिमको असुल उपरका लागि बाजी बेजोड साबित भएको थियो खेर नजाने गरी त्यत्तिकै क्रूर पनि धरमपुर कुनै जर्नेलको वीरता थियो र मालपोत जिम्दाले नै उठाउने चलन थियो मालपोतका दिनहरूमा जिमदारहरू पर्याप्त शक्ति शौर्यको प्रदर्शन गर्ने अवसर पाउँथे र माल पुजारीका सात दिनका लागि निकै मालको बन्दोबस्त हुन्थ्यो जसलाई सलामी अथवा यस्तै विभिन्न नाम दिइन्थ्यो कहिलेकाहीँ जिन्दार शरीरदय र रैती कमजोर भयो भने मालपोतको रकम अर्को वर्ष तिर्ने गरी केवल सलामी दिएर त्यसलाई मुक्त गरिन्थ्यो जिन्दारलाई यस्तो कुनै वखत न्यायप्रियताले जोर चर्न थाल्यो भने किसानको खेत लिलाम गरिन्थ्यो रिलामको बन्दोबस्त प्राय यसरी गरिन्थ्यो गाउँको खेत गाउँकै मानिसमा रहोस् भन्ने कामना गरिन्थ्यो अनि के भने त्यस्तो तुरन्त खेत खरिद गर्न सक्ने मानिस प्राय जिम्दार नै हुने गर्थे त्यसकारण खेत लिलाम हुने मानिसलाई मालगुजारी नतिरेकोमा निकै नम्रपूर्वक व्यवहार गरिन्थ्यो र ऊ लिलामपछि हात लागेको केही रकम र सान्त्वनाको उचाल्नै नसक्ने कुम्लो बोकेर घर फर्किन्थ्यो जसको खेत पोहोर परार साल निलाम भइसकेको छ र अब मालपोत तिर्नलाई यसपालि कुनै खेत छैन गाउँमा त्यसलाई सबभन्दा सुखी मानिस मान्ने गरिन्थ्यो गाउँमा त्यस्तो किसान जो अब प्राय बनिहार अर्थात मजदुरमा परिवर्तन व्यवस्थित भइसकेको हुन्थ्यो मुक्त रैती चाहिँ जिमदारसँग प्रशस्त मैत्रीपूर्ण मधुर सम्बन्ध राख्ने लायत मानिन्थ्यो जिमदारमा भर्खरै लिलामी सकारेको त्यसको खेतको प्रभाव बाँकी हुन्थ्यो त्यसकारण केही समयसम्म कचहरीमा त्यसको आगमनलाई निकै ध्यान दिने गरिन्थ्यो र त्यसलाई एउटा विशिष्ट घटना मानिन्थ्यो मेरो मामा त्यसो त निकै हँसमुख हुनुहुन्थ्यो तैपनि असुल उपर गर्नलाई उहाँ बाजेमाथि निकै भर पर्न थालिसक्नु भएको थियो त्यसो त जिमदार घर घरै गएर दुःख सुख सोध्ने हुनाले त्यस गाउँमा स्वास्नी मानिसहरू हाँडीमा भात पकाउँथे र लोग्ने मानिसहरू जिम्दारको गुणगान गर्थे र मौका पर्यो भने जिमदारलाई निकै उच्चो दर्जा दिने गर्थे जस्तो कि जिमदार भगवान हुन् आदि आदि मेरो मामा यी सब निकै धैर्य र मुसुकका हाँसिरहेका ओठहरूका साथ सुन्नुहुन्थ्यो र कर्जाको कागतमा प्रशंसक किसानको दायाँ बायाँ लगाउनमा व्यस्त रहनुहुन्थ्यो बाजेको प्रवेशपछि गाउँको असुलीमा क्रान्तिकारी परिवर्तन भएको थियो र मामाको अनुहारको आवामा पनि केही वृद्धि भएको थियो सबभन्दा महत्वपूर्ण कुरो के थियो भने बाजेको क्रूरता बाजेकै जिम्मा हुन्थ्यो र मामाको उदारतामा कुनै परिवर्तन नै नल्याएर यो असुली हुने गर्थ्यो मालिक यी बजैया त मारिए कि होला एक दिन एउटा किसानले भन्यो मालिक यो बाजे त कुट्ने मात्र खोज्छ मामाले भन्नुभयो अच्छा हामी बाजेकै के मुदा बाजे मानिन का करी वो हमरे हाथ में नहीं खे अपने मन से करेला कहू तो का कहू लेकिन आदमी बड़ा ईमानदार बा ऐसा आदमी मिलो मिलबो तो ना करी अर्थात हुन्छ म बाजेलाई भनिदिउँला तर बाजे मान्दैन के गरौं त्यो मेरो हातमै छैन आफ्नै मनले गर्छ भनौँ भने के भनौँ तर मान्छे बडो इमान्दार छ त्यस्तो मान्छे पाइँदा पनि पाइन्न श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर दुर्वचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो अलिखित उपन्यास दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो आज हामीले यसको एक सय सतासी पृष्ठसम्मको वाचन सक्यौं र अर्को साता यसको तेह्रौं श्रृंखला लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री